एक सय चार थोप्लो पाँच मेगा हर्ट अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम एक्सन खट waste this time. प्रेम को प्यास बुझाओ It's not a crime. It's not a crime. जवानी बेटी चल चल जिदिया जवानी सिउने बेटिया तब तब जुहिया जवानी पिउने Kahani, Love, Sex and hoka Life to Life okay cheer cheer cheerio जवानी तप तप चुयो जवानी इन्दिरा जोशीको आवाज यहाँले सुनिरहनु भएको छ नेपाली कथा चलचित्र एटिएमबाट राखेको थिएँ र चलचित्र एटिएम अब प्रदर्शनमा आउने भएको छ श्रावण एघार गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ र पुनः प्रदर्शनमा आउन लागेको भन्नुपर्छ र चलचित्रलाई यादव सिलवालले निर्देशन गरेका हुन् भने दिनेश थापा फिल्मका निर्माता हुन् सन्तोष प्रकारको सँगै सुन पाइन्छ जुवा केसी समिना कार्की दिनेश थापा लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ चलचित्र एटिएम अलिकति युवा पुस्तालाई टार्गेट गरेर बनाएको सिनेमा हो र सेक्स लभ अनि धोकाको विषयवस्तु चलचित्रमा रहेको छ र चलचित्रले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ श्रावण एघार गतिबाट यो चलचित्र अल नेपाल रिलिज हुँदैछ नानगढको सेरोफेरोमा कुराकानी गर्ने हो भने नानगढको इन्द्रदेव चलचित्र मन्दिरमा पनि चलचित्र एटिएम श्रावण एघार गतेबाट प्रदर्शनमा आउँदैछ वेल एटिएमको यो जानकारी सँगसँगै गीत सँगसँगै सम्पूर्ण रेडियो अर्पण एक सय चार तब्लो पाँच मेघा सुनेर बस्नुहुने श्रोताहरूमा हार्दिक हार्दिक स्वागत छ प्रोग्रामको नाम हो एक्सन कट र एक्सन कट आउने गर्छ प्रत्येक साताको शनिबार बिहान दस बजेको समाचारपछि करिब करिब एघार बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चमा र यो प्रोग्राम तपाईँ इन्टरनेट लाइनको W W W dot radio Arpan dot कमबाट पनि संसारभर सुनिरहनु भएको छ र जहाँ जसरी सुने तापनि तपाईँ सम्पूर्ण थ्याङ्क यू सो मच भन्न चाहन्छु र नेपाली सिनेमा क्षेत्रमा भइराखेका विविध गतिविधिको चर्चा परिचर्चा हुने गर्छ रमाइला रमाइला गीत सङ्गीत सँगसँगै चलचित्रकर्मीसँगको रमाइलो कुराकानी हामी लिएर आउनेछौँ प्रोग्राम एक्सन कटमा र प्रोग्रामको सुरुवातमा मैले राखिसकेको छु चाँडै नै प्रदर्शनमा आउन लागेको यानि कि श्रावण एघार गतिबाट प्रदर्शनमा आउन लागेको सकेको चलचित्र एटिएमको जानकारी मैले गराइसकेको छु अबलाई कुराकानी गर्छु चलचित्र लफडा र लफडाको कुराकानी गर्ने हो भने चलचित्र लफडा श्रावण अठार गतेबाट प्रदर्शनमा आउँदैछ र चलचित्र कहिले प्रदर्शनमा आउँछ कहिले प्रदर्शनमा आउँछ भन्दा भन्दै चलचित्र श्रावण अठार गतेबाट प्रदर्शनमा आउँदैछ अबलाई भने चाँडै नै यो चलचित्र प्रदर्शनमा आउँदैछ भन्नुपर्छ किनकि यो चलचित्र अगाडि नै प्रदर्शनमा आउनुपर्ने चलचित्र एक दुईचोटि त सिनेमाले चाहिँ डेट नै लिइसकेको थियो प्रदर्शनमा आउने डेट नै लिइसकेको थियो जस्तो कि वैशाख तेह्र गते एउटा डेट लिएको थियो भने त्योभन्दा भन्दा अगाडि नै फागुनमा पनि डेट लिएको थियो र अबलाई अठार गते डेट लिएको छ श्रावण अठार गते र सोही अनुसार पब्लिसिटी भइराखेको छ चलचित्र लफडाको अब के कस्तो गर्ने हो धेरै दर्शक श्रोताहरू चाहिँ सिनेमा हेर्नको लागि वेट गरेर बसेका छन् अब सिनेमाले के कस्तो व्यापार गर्ने हो त्यो पनि हेर्न बाँकी छ एक्सन सँगसँगै अन्य विषयवस्तु पनि अलिकति थोरै नयाँ चाहिँ लिन खोजेको हो जस्तो कि टेक्नोलोजीको हिसाबले कुराकानी गर्ने हो भने र एक्सनको हिसाबले कुराकानी गर्ने हो भने पनि थोरै अलिकति नयाँ चाहिँ सिनेमाले दिन सकेको दिन खोजेको छ तर प्राय चाहिँ मूलधारकै सिनेमा भन्नुपर्छ चलचित्र लफडा अलिकति एक्सनको हिसाबले कुराकानी गर्ने हो भने एक्सनमा केही नयाँ चाहिँ दिन खोजेको छ सिनेमाले साउथ इन्डियन स्टाइलको एक्सनलाई चाहिँ सिनेमामा देख्न पाइन्छ र पिजी सर्टिफिकेट पाएको छ मैले योभन्दा अगाडिको केही कार्यक्रममा पनि भन्दै भन्दाइराखेको छु कि यो चलचित्र हेर्नको लागि सोह्र वर्षभन्दा तलका जो दर्शकहरू हुनुहुन्छ उहाँले चाहिँ अभिभावकको साथमा चाहिँ सिनेमा हेर्न सक्नुहुन्छ र सिनेमामा अलिकति बढी नै स्टन्ट भएको कारणले गर्दा चाहिँ यो चलचित्रलाई उहाँलाई पिजी सर्टिफिकेट दिएको कुराकानी चाहिँ प्रस्तुतकर्ता नारायण खतिवडाले हामीलाई जानकारी दिनुभएको छ र चलचित्रको कथा किशोर चौधरीले लेख्नु भएको हो भने निर्देशकको निर्देशक पनि किशोर चौधरी नै रहनु भएको छ भने सङ्गीतको कुराकानी गर्ने हो भने नारायण खतिवडाले चाहिँ चलचित्रका गीतहरूमा सङ्गीत भर्ने काम गर्नुभएको छ मुकेश ठकार झरणा थापा रागिनी खड्की प्रमोद खड्का लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र चलचित्रको युनिट यतिखेर पोखरामा छ र पोखरामा ठिक एघार बजे पत्रकार सम्मेलन सम्मेलन पनि हुँदैछ चलचित्रको चाहिँ जानकारीको लागि र जति जति सिनेमा नजिकिँदैछ त्यति त्यति नै चलचित्रको पब्लिसिटी चाहिँ व्यापक तरिकाले अगाडि बढिराखेको छ र एघार बजे ठिक आज ठिक एघार बजे पोखरामा पत्रकार सम्मेलन छ र त्यसपछि इन्चार्ज टिम चाहिँ अब चितोमा आउने कार्यक्रम छ र चाँडै नै चलचित्र लफडाका कलाकार चितोमा पनि आउँदैछन् र चितोमा पनि पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ तर फिक्स भने भइसकेको छैन र पोखराको पब्लिसिटी थिए पश्चात चाहिँ उनीहरू चितौन सँगसँगै बुटोल र पूर्वतिर जाने तयारी गरिराखेका छन् बेस्ट अफ लक भन्नुपर्छ लफडा इन्चार्ज टिमलाई फिल्मले राम्रो व्यापार गरोस् वेल अबलाई पनि हामी गीत सुन्छौँ नेपाली कथन चलचित्र लफडाबाट किन उड्दैछ त्यो बादल किन उड्दैछ हेर त्यो बादल कतै भए कि मायामा म पागल हावामा तिम्रो आँच टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त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 पर्साको नयाँ रोडमा रहेको जनज्योति बिजुली पसल छ नि त्यही जानुहोस् न हो बिजुली सम्बन्धी सम्पूर्ण सामग्रीहरू होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै हाउस वेरिङका साथमा दक्ष मिस्त्रीको पनि व्यवस्था छ सम्पर्क जनज्योति बिजुली पसल खैरोहनी चार पर्सा नयाँ रोड त्रिवेणी विकास ब्याङ्कको अगाडि फोन नम्बर शून्य छपन्न पाँच तिरासी चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार छपन्न एकसठी दुई सय बाह्र र अन्ठानब्बे चार पचास छैसठी पाँच सय बैसठी टाढी बजारमा रहेको पिसा एक्सिस साइबरको अत्यन्त जरुरी सूचना हाम्रो साइबर पहिलाको स्थानबाट नयाँ व्यवस्थापनको साथ ठिक अगाडिपट्टि रहेको दियालो भेट फर्माको आडीमा सरेको हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ सम्पर्क पिसा Axis cyber proprietor Sudeep Pandey phone शून्य छप्पन्न पाँच बैसठी चार सय सात मोबाइल नम्बर अन्ठानब्बे चार पचास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 Presented by Mr. Seiryo Katsuki. College and school located at Tokyo, Osaka, Nagoya, Saitama, Yokohama, Chiba, Fukuoka, Okinawa. Venue Nippon Seminar Hall. Seminar हुने मिति दुई हजार सत्तरी साउन पाँच गते शनिबार नारायणगढ चितवन दुई हजार सत्तरी साउन छ गते आइतबार रत्नगर टाढी Chitwan contact Nippon educational centre सही चोक नारायणगढ चितवन फोन नम्बर शून्य छपन्न पाँच एकहत्तर शून्य चौवालिस मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न सन्ताउन्न आठ सय छ्यासी टाढी सम्पर्क फोन शून्य छपन्न छपन्चानब्बे छ सय चौन्न मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न एघार शून्य पचपन्न time eleven AM to two PM नवप्रतिभाको गायन कलाको सम्मान गर्दै चितवन चलचित्र कलाकार सङ्घ प्रस्तुत गर्दछ चितवन आइडल दुई हजार सत्तरी तपाईँकै ठाउँ टाढी नारायणगढ टनौली बजार र नवलपरासीको कावसोतीमा अडिसनको लागि हामी छिट्टै आउँदैछौ उपाधि विजेताले प्राप्त गर्नुहुनेछ नगद रु पचास हजार गाउने अवसर साथमा अन्य थुप्रै आकर्षक पुरस्कार पनि फारम शुल्क दुई सय पचास मात्र फारम पाइने स्थान श्रुति सङ्गीत पाठशाला नारायण स्मार्ट एजुकेसन स्टोर भण्डारा हाम्रो स्टेसनरी रामपुर बजार प्रितम इन्टरप्राइजेस चनौली बजार मनोकामना सपना पुस्तक पसल मनहरी विद्यार्थी पुस्तक पसल Indrachok Kawasoti Sonika mobile house high school road टाढी कृष्ण फोटो स्टुडियो पर्सा बजार थप जानकारीको लागि मोबाइल अन्ठानब्बे एक बाह्र तेइस छ सय बयासी र अन्ठानब्बे चार पचास उनसत्तरी चार सय उन्तिस refresh exact study center job guarantee scholarship our courses diploma in hardware networking electronics 1 years diploma in chip label and laptop repairing 1 years diploma in software engineering 2 years diploma in web designing 6 month diploma in graphic designing 6 month diploma in software 1 years diploma in digital accounting 6 month diploma in digital accounting with tax vat 9 month school level computer teacher training one years contact refresh exact study centre Ratnanagar two टाढी phone zero five and five sub office Khairahani चार पर्सा चितुवन फोन जेरो फाइभ फर्म पाइने स्थान हाम्रो पुस्तक पसल वीरेन्द्रनगर क्षितिज डेन्टल केयर जुटवानी फ्रेन्डली साइबर रत्नगर विद्यार्थी पुस्तक पसल Ratnanagar smart education centre Bhandara from distribution Date 2017-03-18, last date 2017-04-05, up to 100% scholarship. अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम एक्सन खट ओके ब्रेक पछिको बाँकी समयमा फेरि पनि एकपटक एकपटक तपाईँलाई हार्दिक हार्दिक स्वागत छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्चको प्रस्तुति प्रोग्राम एक्सन कट यहाँले सुनिरहनु भएको छ र एक्सन कट भित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधि गीत सङ्गीत सँगसँगै चलचित्रकर्मीसँगको रमाइलो कुराकानी प्रस्तुत गर्दै आइराखेका छौँ र यो प्रोग्राम तपाईँ सुन्न सक्नुहुन्छ प्रत्येक साथक शनिबार बिहान दस बजेको बजी करिब करिब एघार बजीसम्म र ब्रेक लगतै यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र ढुवानीबाट रमाइलो गीत र चलचित्र ध्वानी अब चलचित्र हो निकै नै आशा गरिएको छ यो चलचित्रबाट र चलचित्रलाई कविता श्रेष्ठले निर्माण गरेकी हुन् भने पिताम्बर पाण्डेको निर्देशनमा फिल्म तयार भइसकेको छ वेल कुराकानीको लागि यतिखेर प्रत्यक्ष टेलिफोन लाइनमा हुनुहुन्छ चलचित्रकै निर्मात्री कविता श्रेष्ठ कविताजी ओके कविताजी ओके मैले कुराकानी गर्न लागि राखेको छु चलचित्र ढुवानीका निर्मात्री हुनुहुन्छ कविता श्रेष्ठ यतिखेर प्रत्यक्ष टेलिफोन लाइनमा र पिताम्बर पाण्डेले फिल्मको निर्देशन गरेका हुन् र पिताम्बरको कुराकानी गर्ने हो भने योभन्दा अगाडि उनले व्यास नम्बर सिक्सटिनको निर्देशन गरिसकेका छन् र ढुवानी फिल्म उनको दोस्रो फिल्म हो र कविताकै कुराकानी गर्ने हो भने कविताले योभन्दा अगाडि दुईवटा सिनेमा बनाइसकेकी छिन् जस्तो कि प्लान र वरदान जस्ता दुईवटा सिनेमा बनाइसकेकी छिन् र प्लानले पनि त्यति राम्रो व्यापार भने गर्नु सकेन सुबित बस्नेतले फिल्मको निर्देशन गरेका थिए र वरदानलाई पनि सुबित बस्नेतले नै निर्देशन गरेका थिए र दुवै चलचित्रले त्यति राम्रो व्यापार भने गर्न सकेन अब ढुवानीले के कस्तो गर्ने हो त्यो भने हेर्न बाँकी छ र भदौको अन्तिम साताबाट चलचित्र प्रदर्शनमा आउँदैछ र चलचित्रको थप कुराकानी गर्ने हो भने चेलीबेटी बेचबिखनमा आधारित भनेको छ चलचित्रलाई ओके बाँकी कुराको लागि यतिखेर प्रत्यक्ष टेलिफोन लाइनमा कविता श्रेष्ठ हुनुहुन्छ कविताजी हार्दिक स्वागत छ यहाँलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा कार्यक्रम एक्सन कटमा के छ हाल खबर यहाँको यहाँको हालखबर के छ बताइदिनुहोस् न ओके अब कहिलेबाट फिल्म आउने भयो अठाइस गतेबाट नेपाल लगायत बेङ्गक जापान र अस्ट्रेलिया तिन राष्ट्र नेपालबाट नेपाल अधिराजी ओके नेपाल सँगसँगै जापान लगायतका अन्य देशहरूमा चाहिँ सिनेमा रिलिज हुने भयो है अब नेपालकै कुराकानी गरौँ नेपालमा भने कतिवटा सिनेमा घरमा लाग्ने भयो भदौ अठाइस गतेबाट भन्नुहोस् त गते हलहरूमा मेजर हजुर ओके अब यो योभन्दा अगाडि यहाँले वरदान र प्लान जस्ता सिनेमा बनाइसक्नु भएको छ है अब त्यो दुईवटा फिल्म मध्ये यो चलचित्र चलचित्र कस्तो खाले चलचित्र हो र के नयाँ के दिन खोज्नु भएको छ दुईटा सिनेमालाई चाहिँ धेरै दर्शक श्रोताले चाहिँ हेरिसक्नु भएको छ नयाँ के छ दुईटा चलचित्रसँग यो यो ढुवानी डाँच्नै मिल्दैन अब प्लान र वरदान व्यावसायिक रूपमा मैले बनाएको अब यो यो भनेको केटीकेटी जेन्ट्सको बारेमा बनाएको होइन हजुर चेन्ज छ र माइती नेपालको धेरै सहयोगले हामीले उहाँहरूले धेरै हेल्प पनि गर्नुभएको छ नेपालको बोर्डर बोर्डरमा नेपालगञ्ज क्रिकेट बर्दिया लगायत अब खिचेको छ काठमाडौँको कुनै दृश्य छैन बोर्डर बोर्डरमा कसरी चेलीहरू पास गर्छ कसरी बम्बई पठाउँछ कसरी विदेश जान्छ भनेर यो दृश्यलाई हजुर अब सिनेमा कसका लागि बनाउनु भयो यो कस्ता वर्गलाई चाहिँ हेरेर सिनेमा बनाउनु भयो यो सबै वर्गको लागि हो छोराछोरीले पनि हेर्नुपर्ने आमा बाउले सब परिवारले हेर्नुपर्ने यो म्यासेज चलचित्र हो होइन सबैले हेर्नुपर्ने सबैलाई मिल्ने गरी बनाएको हो हामीले अब चेलीबेटी डेजुकेसन भनेर चेलीहरू बेच्ने त्यो टाइपको होइन इन्टरटेनमेन्ट धेरै छ यसमा हजुर धेरै रमाइलो छ दुई घन्टा हलमा बस्नु चाहिँ धेरै रमाइलो छ र पितामर पाण्डेको कथामा बनेको उहाँले गर्नुभएको होइन धेरै राम्रो बनाएको छ अब यो वरदान र प्लानमा डाल्नै मिल्दैन चलचित्र हजुर अब धेरैले चाहिँ सिनेमाको प्रोमो टेलिभिजनमा हेर्दा अलिकति केही नयाँ नौलोपन छ है चाहिँ भनेका छन् प्रोमो हेरिरहँदा तर चेलीबेटी बेसविज्ञानमा आधारित भन्ने बित्तिकै योभन्दा अगाडि केही सिनेमाहरू पनि बनिसकेका छन् कि पुरानो नै धारको त होइन पुरानो नै स्टोरी त होइन पनि भन्छ नि त अब सिनेमा भन्छ नि जस्तै बम्बईको कोसी देखाउनु पर्यो भने नेपालमा काठमाडौँको एउटा रोममा देखाउँछ पहिलाको चलचित्रमा हामीले अब मेन बोर्डर बोर्डरमा गएरै हामीले सुटिङ गरेको छौँ मेन मेन ठाउँमै गरेर सुटिङ गरेको हजुर कुनै चिटिङ भनेकै छैन यसमा लिएर एकदम हामीले राम्रो गरेको छ सबै टिम राम्रो छ क्यामराम्यानदेखि लिएर एडिटिङ कलर ब्याकग्राउन्ड सबै टिम एकदमै राम्रो छ एकदमै मेहनतले सबै यो चलचित्र चाहिँ राम्रो पर्छ भन्ने धारणा राखेर सबै मिलेर एकदम राम्रो हामीले छ महिना अगाडिदेखि स्टडी गरेर लोकेसन हेरेर त्यसरी बनाएको बेटी बेचदेखिको धेरै पहिला पनि बनिसकेको छ त्यो र यो धेरै फरक छ हामीले माइती नेपालसँग के कसरी चेलीहरू लान्छ कसरी देखिन्छ कसरी पुग्छ बम्बईमा भन्ने उहाँहरूसँग सरसल्लाह लिएरै बनाएको हो होइन हजुर जस्तै पाँच हजारदेखि बाह्र हजारसम्म वर्षमा चेलीहरू देखिन्छ तर कसरी लान्छ त भन्ने हामीले भनेपछि एउटा अनुसन्धान खोज अनुसन्धान गरेर सिनेमा बनाउनु भएको छ र सिनेमाले जीवन्त अभिनय पाएको छ जीवन्त लोकेसन पाएको छ भनौँ न है अब कलाकारको कुराकानी गरौँ न राम्रो राम्रो सबै कहिले नेपालीहरूले अब काठमाडौँको मान्छेले झन् हेर्दै हेर्नेकै छैन होला त्यो लोकेसन देखेकै छैन होला होइन हजुर अब त्यो त्यस्तो लोकेसनहरू हामीले लिएको छौँ प्रोमोहरू सबैले मन पराएको छ विदेशबाट पनि धेरै हामीलाई यहाँ खबरहरू आइरहेको छ थाइल्यान्डको स्थायी नेपाली समाज चलचित्र सङ्घको संस्कृत सङ्घको अध्यक्ष आउनुभयो हिजो उहाँसँग कुराकानी भयो थाइल्यान्ड हुनुहुन्छ जस्तो युरोपको नेपाली चलचित्रको युरोपको संस्कृत विभागको अध्यक्ष आउनुभएको थियो बाइस राष्ट्रमा युरोपमा देखाउने उहाँले कुराकानी गरेर जानुभयो हजुर धेरै नै मन पराउनु भयो हजुर हामी कार्यक्रमको निकै अन्तिम चरणमा छौँ र सिनेमामा चाहिँ यहाँले चाहिँ धेरै नयाँ कलाकार राख्नुको कारण के हो बताइदिनुहोस् न नयाँ काल नयाँ कलाकार छ जस्तै नयाँ कलाकार भन्नाले नेपालगञ्जको नयाँ कलाकारै हुनुहुन्छ उहाँहरू यहाँ काठमाडौँ बि चलचित्रको बिस वर्ष अनुभव गरेको कलाकारले भन्दा राम्रो होइन उहाँहरूले एक्टिङ गर्नुभएको छ राम्रो यहाँ यसमा गर्नुभएको छ चलचित्रलाई मिल्ने गरी हामीले कलाकार राखेको हो होइन कुनै चिटिङै नगरिकन फिल्म जस्तो नहोस् नेचुरल होस् भनेर त्यसरी नयाँ कलाकार हजुर ओके अन्तिममा के भन्न चाहनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ट सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan सुनेर बस्नुहुने लाखौँ लाख श्रोताहरूलाई के भन्न चाहनुहुन्छ अब रेडियो अर्पण सुनिरहनु भएको श्रोताहरूलाई म के भन्न चाहन्छु भने सबैले यो चलचित्र हेर्नै पर्ने खालको चलचित्र हो सब भरो अठाइस गतेबाट अल नेपाल लाग्दैछ नजिकैको चलचित्र हलमा गएर सबैले हेरिदिनु होला हुन्छ यहाँको चलचित्रले राम्रो व्यवहार गरोस् र भदौको अन्तिम साता सिनेमा रिलिज हुँदैछ सिनेमालाई निकै उत्साहजनक व्यवहार गरोस् अहिले पनि छुट्यौँ नमस्कार ओके यतिखेर मैले कुराकानी गरिराखेको थिएँ ढुवानीका निर्वाची कविता श्रेष्ठसँग र पिताम्बर पाण्डेले फिल्मको निर्देशन गरिरहेका हुन् र फिल्म अब चाँडै नै रिलिज हुँदैछ होइन अब भने बिदा माग्नु पर्ने हुन्छ जाँदा जाँदा एउटा चलचित्रको गीत राख्छु चलचित्रको नाम हो जन्जिर र जन्जिर अब भदौ एक्काइस गतिबाट प्रदर्शनमा आउँदैछ मोहन किशन श्रेष्ठ फिल्मका निर्माता हुन् भने करण क्रेजी फिल्मका प्रस्तुतकर्ता हुन् टङ्क बुढा थोकीको सङ्गीत रहेको छ र सिनेमालाई चाहिँ सुमित बस्नेलले निर्देशन गरेका हुन् र कलाकारको कुराकानी गर्ने हो भने जयकिशन बस्नेल सुनिल रावल सुस्मिता साई ठगुरी लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र जन्जिरको यो गीतले निकै चर्चा पाइराखेको छ र यो गीतलाई धेरै दर्शक श्रोताले पनि रुचाइसक्नु भएको छ किन गाह्रो गाह्रो हुन्छ बोलको गीत र टङ्क बुढाथोकीको सङ्गीत अनि स्वरमा सोजीको यो गीतलाई धेरैले रुचाइसक्नु भएको छ यो गीत सँगसँगै अब भने छुटिनु पर्ने हुन्छ प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्ण थ्याङ्क यू सो मच भन्न चाहन्छु कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै कार्यक्रम एक्सन कोटबाट म सागर छुटिन्छु गर्छु हवस् त नमस्कार आयो मेरो यो मनमा किन सुन्ने सुन्ने लाग्छ कुनै